चुनावसम्म वर्तमान सरकार परिवर्तन हुन नसक्ने ठहर गरेको छ संविधान सभा चुनावका लागि अहिलेको सरकार परिवर्तन गर्न नहुने निष्कर्ष निकालेको र बैठकले तोकेको समयमै संविधान सभाको चुनाव गर्ने प्रतिबद्धता जनाएको छ आज बिहान नयाँ बानेश्वरमा बसेको बैठकपछि एमाले नेता रघुजी पन्तले आन्दोलन दलसँग वार्ता गर्ने निर्णय भएको बताउनुभयो उहाँले नेकपा माओवादी चुनावी प्रक्रियामा सामेल नभए पनि चुनाव हुने बताउनुभयो सुरक्षा निकायले आफ्नो तयारी गरिरहेको चुनावी वातावरण बनिरहेको निर्वाचन निर्वाचन आयोग र सरकार चुनावमा केन्द्रित भएकाले तोकेको समयमा चुनाव हुने बैठकको निष्कर्ष छ बैठकले नागरिक चुनावका लागि आतुर रहेको समेत ठहर गरेको छ नेकपा माओवादीले अघि सारेका मागमा पच्चिस बुधे र एघार बुधेको मर्ममा परिवर्तन नगरिकन सहमति गर्न समिति तयार रहेको पन्तको भनाइ छ नेकपा माओवादीले भने सहमतिका लागि अहिलेको सरकार विघटनको माग गरेको छ कंग्रेसका महामन्त्री प्रकाश मान सिंहले निर्धारित समयमा संविधान सभाको निर्वाचन हुन नसके मुलुकमा ठूलो संकट उत्पन्न भई अराजकता बन्ने बताउनु भएको छ एसएलसी परीक्षा उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनप्रति असन्तुष्ट रहेका दलहरू अहिले जनताप्रति इमान्दार भई सहमतिमा आउनुपर्ने र सरकार पनि उनीहरूका सम्भव भएसम्मका मागलाई सम्बोधन गर्न लचिलो हुनुपर्ने बताउनुभयो महामन्त्री सिंहले जनताका राजनैतिक अधिकारलाई स्थापित गर्न आफ्नो पार्टीले लामो संघर्ष गरेको उल्लेख गर्दै ती उपलब्धिलाई संरक्षण गर्न कंग्रेस सुकै त्याग गर्न तयार रहेको कंग्रेसका नेता नवेन्द्र राज जोशीले अहिलेसम्मको राजनीतिक उपलब्धि तथा प्रजातान्त्रिक अभ्यासलाई जोगाउन प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने सबै दल एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले अहिलेको अवस्थामा निर्वाचन एकमात्र विकल्प भएको बताउनु भएको छ अहिले देश विशेष अवस्थामा रहेको बताउँदै नेता ओलीले विषम अवस्थाबाट शान्तिपूर्ण वातावरणमा देशलाई निकास दिनको लागि सबैले निर्वाचनमा सहयोग गर्नुपर्ने बताउनुभयो प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले धादिङ बेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले अबको बाटो भनेको नै निर्वाचन भएकाले निर्वाचनबाट मात्र समस्या समाधान गर्न सक्ने ठोकुवा गर्नुभयो निर्वाचनको माध्यमबाट देशलाई सामान्य अवस्थामा फर्काउनु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले लोकतान्त्रिक प्रक्रियामा सामेल हुने गरी सहमतिमा आउन चुनावको विरोधमा रहेका दल दलहरूलाई आग्रह गर्नुभयो अघिल्लो निर्वाचनले असफल भए पनि लोकतान्त्रिक प्रणालीलाई मानेर अगाडि बढेकाले अहिलेको निर्वाचनले देशलाई संक्रमण कालबाट बाहिर निकाल्न सकिने उहाँको दावी थियो भारतीय विदेश मन्त्री सलमान खुर्सिद नेपाल आउन लागेका बेला लुम्बिनी र पशुपति नगरस्थित नेपाली भूमिमा भारतीय इमिग्रेसनको चेक पोइन्ट राख्ने सम्झौता खारेजीको माग गर्दै सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार श्री प्रसाद पण्डितले रिट दायर गर्नु भएको छ रिटमा काम चलाउ चुनावी सरकारले संसद नभएका बेला भारतसँग गरेको गोप्य सम्झौता खारेज गर्न र मंगलबार नेपाल आउन लागेका विदेश मन्त्री सलमान खुर्सिदसँग कुनै पनि सन्धि सम्झौता गर्नबाट रोक लगाउन सर्वोच्च अदालत समक्ष माग गरिएको छ शुक्रबार दर्ता गरेको रेट उपर आइतबार पेशी तोकिएको छ सामुदायिक विद्यालयका अस्थायी शिक्षक र कर्मचारीले आजदेखि काठमाडौँको रत्न पार्कमा रेली अनसन शुरू गरेका छन् सरकारले आफूका मागलाई सम्बोधन नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् अस्थायी शिक्षक र कर्मचारीका माग सम्बोधन गरेर यसअघिको सरकारले अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गरे पनि अध्यादेश रोकिएको भन्दै शिक्षकहरूले विरोध जनाएका छन् उनीहरूले तत्काल अध्यादेश जारी गर्न माग गरेका छन् आज एकानब्बे अन्तर्राष्ट्रिय सहकारी दिवस तथा उन्नाइसौं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ अन्तर्राष्ट्रिय सहकारी महासंघ तथा संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार संसारभर यो दिवस मनाउने गरिन्छ नेपालमा विक्रम सम्बत दुई साल चैत्र बीस गते चितवनको बगानपुरमा ऋण सहकारी संस्थाको स्थापनासँगै सहकारीको शुरूआत भएको थियो अहिले नेपालमा विषयगत तथा बहुद्देश्य गरी झण्डै सत्ताइस भन्दा धेरै सहकारी संस्थाहरू रहेका छन् यस्तै दुई सय बयालिसवटा जिल्ला स्तरीय संघ सोह्रवटा केन्द्रीय संघ एउटा राष्ट्रिय सहकारी बैंक र सबैको छाता संगठनको रूपमा एउटा राष्ट्रिय सहकारी संघ रहेको छ यसैबीच मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले दिवसको अवसरमा सन्देश दिँदै सहकारीले नेपालको स्थानीय अर्थतन्त्रमा अर्थतन्त्रलाई बलियो पारेको बताउनुभयो नेपालका सहकारीले अर्थतन्त्र र सहकारीका सदस्यमा आर्थिक परिवर्तन गर्न सफल भएको उहाँको भनाइ छ वर्षापछि आएको पहिरोका कारण गैरातीदेखि अवरुद्ध रहेको चितवनको नानगढ मंगली सडक खण्डको दास ढुङ्गा सडक सञ्चालनमा आएको छ बिहान एघार बजेबाट दुईतर्फी रूपमै सडक सञ्चालनमा आएपछि अलपत्र परेको सवारी साधनहरू गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय जनाएको छ सो सडकमा पहिरो जाँदा चितवनबाट काठमाडौँ तथा पोखराका लागि छुटेका र आउँदै गरेका सयौं सवारी साधन बीच बाटामा रोकिएका थिए नवलप्रासीको डण्डा पुलबाट बस खस्दा चौतिसजना घाइते भएका छन् आज बिहान साढे दस बजेतिर बुटवलबाट तर्फ आउँदै गरेको लो एक छप्पन्न तीस नम्बरको यात्रुवाहक बस डन्डामा रहेको पत्थर खोलाको पुल मुनि खसेको हो पानी परेको र घुमाउरो बाटो भएकाले तीव्र गतिमा रहेको उक्त बस काठमाडौँबाट नेपालगंज जाँदै गरेको नासार्ख तीन तीन आठ नम्बरको बससँग ठोकिँदा पुल मुनि खसेको जिल्ला ट्राफिक प्रहरीकाले नवलप्रासले जनाएको छ नेपालगंज हिँडेका बसका यात्रु दुईजना घाइते भएका छन् काठमाडौँ जानका लागि आउँदै गरेको बसमा सवार जना घाइते भएका छन् घाइते मध्ये उन्नाइस जनाको मध्यबिन्दु अस्पताल डण्डा र तेह्र काली कालीगण्डकी अस्पताल कावासतीमा उपचार भइरहेको छ भने दुईजनाको भरतपुरमा उपचारका लागि ल्याइएको छ चर्चित डनको रूपमा परिचित दिनेश अधिकारी चरीमाथि शुक्रबार राति काठमाडौँको बाफलमा गोली प्रहार भएको छ दादिङबाट फर्कने क्रममा रहेका चरीलाई बाफलमा गोली प्रहार भएको प्रहरीले जनाएको छ दायाँ पाखुरामा गोली लागेका चरीको काठमाडौँको शिक्षण अस्पतालमा उपचार भइरहेको छ प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको जनाएको छ चरीको अवस्था सामान्य छ चरी पछिल्लो समय नेकपा एमालेमा क्रियाशील हुनुहुन्छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ आगामी दस वर्षभित्रमा नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उन्नति गर्ने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 बम आक्रमणमा कम्तीमा अठाइस जनाको मृत्यु भएको छ भने एकहत्तर जना घाइते भएका छन् उत्तरी बगदादको कोरेत क्षेत्रमा ती आक्रमण भएका हुन् उता भेनाजोलाका राष्ट्रपति निकोलस मडुरोले एडवार्ड स्नोडेनलाई राजनीतिक शरण दिन तयार रहेको जनाएका छन् अमेरिकाको फोन तथा इन्टरनेटमाथिको बारे गुप्तचर संस्था को दस्तावेज सार्वजनिक गरेका इन्टेलिजेन्सका कन्ट्याक्टर स्नोडेनलाई सुरक्षा प्रदान गर्न आफू तयार रहेको बताएका हुन् गोप्य दस्तावेजहरू सार्वजनिक गरेपछि देखा नपरेका स्नोडेनले यसअघि राजनैतिक शरणको लागि बीसभन्दा बढी देशमा आग्रह गरेको समाचारहरू सार्वजनिक भएका थिए खेल समाचार त्रिकोणात्मक क्रिकेट श्रृंखला अन्तर्गत भारतले वेस्ट इन्डिजलाई एक सय दुई रनले हराएको छ क्विन्स पार्क ओभल ट्रिनिडाडमा भएको खेल वर्षाले प्रभावित भएपछि डाकुवर्थ लेबिस नेमका आधारमा उनाचालिस ओभरमा दुई सय चौरात्तर रनको लक्ष्य पाएको वेस्ट इन्डिज एक सय एकहत्तर रनमा समेटियो जोनसन चार्ल्सले पैंतालिस र किम्बर रोजले चौतिस रन जोड्नु बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन् भारतका भुवनेश्वर कुमार र उमेश यादवले समान तीन तीन तथा इशान्त शर्मा र रविन्द्र जडेजा श्रीलङ्काले दुई दुई विकेट लिए पहिले ब्याटिङ गरेको भारतले पुरै पचास ओभर खेलेर सात विकेटको क्षतिमा तीन सय एघार रन बनाएको थियो टिमका लागि विराट कोहलीले त्रियासी बलमा तेह्र चौका र दुई छक्का सहित एक सय दुई रनको योगदान गरे यस्तै शिखर धवनले उनासत्तरी तथा रोहित शर्माले छयालिस मुरली विजयले सत्ताइस र रविचन्द्रन आश्विनले नट आउट पच्चिस रन जोडे जितपछि भारतले फाइनल प्रवेशको सम्भावना कायम राखेको छ शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजको नौ अङ्क छ भने भारत र श्रीलङ्काको समान पाँच पाँच अङ्क छ रन रेटका आधारमा श्रीलंका अगाडि रहेकाले अब होने दुई हारे मात्र भारत फाइनल प्रवेश गर्न सक्नेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चुनावसम्म वर्तमान सरकार परिवर्तन हुन नसक्ने उच्च स्तरीय राजनैतिक समितिको ठहर आन्दोलन र दल अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै नवलप्रासीको डण्डामा भएको दुर्घटनामा चौतिस जना घाइते इजिप्टमा अपदस्थ राष्ट्रपति मोर्सीका समर्थक र विरोधीका बीच भएको हिंसात्मक झडपमा पन्ध्र जनाको मृत्यु स्नोडेनलाई राजनैतिक शरण दिन भेनजुला तयार र त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा भारतको पहिलो जित वेस्ट इन्डिज एक सय दुई रनले पराजित अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो दुर्वरा सुविधा भई नमस्कार